हातमा चुरोट सालाई हातमा चुरोट सालाई के भनेर बोलाउनु कसैले सोध्यो भने आफ्नै माया बनाना कसैले सोध्यो भने गर्छन् माया लाउने कुन सेता सबैले माया गर्छन् माया लाउने कुन सेता माया लाउने कुन सेता माया लाउने कुन सेता चुलामाथि तातेको तसला चुलामाथि तातेको तसला ससुरालाई तमखु त सासुलाई मसाला ससुरालाई तमखु त ಆತ ಮಾಚೂರಾಟ